आकाशको ध्रुव तारा धरतीमा झर्यो गाउँ सहर टोल टोल सबलाई मन पर्यो सधैँ अटल सधैँ निडर हाम्रै ध्रुव तारा चेतनाको ज्योति बाली पार्छ झिल्मिल सारा उज्यालोको शक्ति हो यो हाम्रै ध्रुवतरा सामुदायिक रेडियो ध्रुवतरा मुक्तको भोकोमा आहारा खोज्न आएको छु तपाईँको सामिप्यता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक जिन्दगीमा सबैभन्दा ठुलो विश्वास तिमीसँग जिन्दगीमा सबैभन्दा ठुलो विश्वास तिमीसँग मेरो मुटु धड्कन अनि बाँच्ने सास तिमीसँग जिन्दगीमा सबैभन्दा ठुलो विश्वास तिमीसँग मेरो मुटु धड्कन अनि बाँच्ने सास तिमीसँग सारा कथा व्यथा मेरो जिन्दगीको सारा कथा व्यथा मेरो जिन्दगीको पाउँछु दुनियाँ भुलाउने सुभाष तिमीसँग जिन्दगीमा सबैभन्दा ठुलो विश्वास तिमीसँग मेरो मुटु धड्कन अनि बाँच्ने सास तिमीसँग किनारमा छोडी मलाई अर्को साथ खोज्ने हो कि हृदयको तुना चुडाए अन्तै मोड्ने हो कि किनारमा छोडी मलाई अर्को साथ खोज्ने हो कि डर लाग्छ किन आज यो मुटु चुड्ने हो कि मुटु चुड्ने हो कि मुटु चुड्ने हो कि मुटु चुड्ने हो कि किनारमा छोडी मलाई अर्को साथ खोज्ने नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाब विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तको आजको योगको नूतन श्रृङ्खलासँगै पुनः उपस्थित भएका छौँ त्यसबाट साथ साथी ज्ञानेन्द्र सँगै तपाईँको मुक्तक मनको साथी सुनिल महत्त्व जीवनलाई फरकमका आवाज दिलाउने सामुदायिक रेडियो रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगा तपाईँ त्यसलाई सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो ध्रुवतारा डट कम अथवा डब्लु डब्लु डब्लु डट न्युज चितवन डट कम मार्फत यहाँले संसारमा हामीलाई एकसाथ सुनिरहनु भएको छ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास न्युज चितवनबाट पनि यहाँले हामीलाई सुनिरहनु भएको छ कार्यक्रमसँग आउँछ शुक्रबार राति बिबिसी नेपाली सेवापछि तपाईँको मुक्तिक तपाईँको आवाजमा अनि तपाईँको मुक्तिक यो सुनिलको आवाजमा दुई तरिका तर्फबाट हामी कार्यक्रममा यहाँलाई सहभागी गराउने गर्छौँ आज पक्का यहाँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य छपन्न पाँच छब्बिस एक सय छयासी खोलिसकेको छ तपाईँ आउनुहोला आफ्ना मुक्तकहरू आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै फेसबुक पेजमा आएका मुक्तक पक्का पनि म वाचन गर्नेछु तर यति बेला कोही साथी पर्खाइमा हुनुहुन्छ भने सारा ज्ञानेन्द्रका कोही साथी हुनुहुन्छ उहाँसँग आवाज मिसाउँछौँ होला आज धेरै समयपछि सुनिलसँग बोल्न पाइयो मनका पीडा मुक्तकमा उतारी सुनिलसँग खोल्न पाइयो आज धेरै समयपछि सुनिलसँग बोल्न पाइयो मनका पीडा मुक्तकमा उतारी सुनिलसँग खोल्न पाइयो के छ खबर कता छौ धेरै भयो भेट्न भएको के छ खबर कता छौ धेरै भयो भेट्न भएको क्षणभरलाई भए पनि सुनिलसँग बोल्न पाइयो मनका पीडा मुक्तकमा उतारी सुनिलसँग बोल्न खुल्न पाइयो धेरै आज धेरै समयपछि सुनिलसँग बोल्न पाइयो हेलो हजुर नमस्ते कहाँबाट बोल्दैनुहुन्छ हजुर म सनम ढकाल सनम ढकाल सनमजी हजुर किन माया मान्नु भएको छ चटक्कै माया मान्नुभएको थियो त त्यही त मैले अस्ति टाइम पासमा फोन गरेको थिएँ हजुरसँग बोल्न है प्रब्लम भएर बोल्नै पाएन <laughs> के छ सनमजी नयाँ नौलो खबर ठिकै छ हजुरको हामी पनि एकदम कुशल छौँ मङ्गल छौँ तपाईँहरूकै मायाले बाँचिरहेछ सञ्जय हुन्छ कार्यक्रममा धेरै पछाडि यहाँसँग मुक्तक सुन्न पाएका छौँ यहाँको आवाजमा त्यो कारणले गर्दा ढिला नगरौँ मुक्तक सुनौ सुरु गर्नुहोस् जति भुल्न खोज्छु तिमीलाई त्यति याद गाडा हुन्छ जति भुल्न खोज्छु तिमीलाई त्यति याद गाडा हुन्छ लाग्छ अझै जताटेको जहाँटेको त्यही काँडा हुन्छ मुटुभरि भाला रूपी जिउँदो लास बनाइ छोडेपछि मुटुभरि भाला रूपी जिउँदो लास बनाइ छोडेपछि जति सम्हाल्न खोज्छु यो मन झन् उति छाडा हुन्छ लाग्छ हजुर जहाँ टेको जताततै काँडा हुन्छ है निकै मिठो मुक्तिको वाचन गर्नुभयो ठिक छ यस्तो नहोस् जिन्दगीमा हामी यही कामना गर्छौँ सनमजी धेरै पछाडि आउनुभयो र पनि यहाँसँग धेरै खुसी छु त्यो कारणले गर्दा आगामी दिनमा यहाँको सहभागिता नियमित रूपमा होस् छ अहिले भने है नमस्कार सुन ढकाल हामीलाई यति बेला फोन गर्दै हुन्थ्यो पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो यहाँको लागि बिल्कुल खोलिरहेको छु तपाईँले पनि चाहनुहुन्छ आफ्नो मुक्तको तपाईँलाई आफ्नै आवाजमा वाचनुहोस् डायल गर्नुहोस् शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो यहाँको लागि खोलिरहेको छ यति धेरै मुक्तक आएका छन् आज सबै मुक्तक म वाचन गर्न भ्याउँदिन माफी चाहन्छु सुरुमै बाँकी रहेका मुक्तक र पठाउनु भएका मुक्तकै साथीहरू जसको मुक्तक आज वाचन भएन तपाईँ दुःख नमान्नुहोला आगामी श्रृङ्खलाहरूमा क्रमैसँग म मुक्तक वाचन गर्दै जानेछु पक्का यति बेला मुक्तक म यति बेला उठाउँछु डराइ डराइ होइन दिल खोली लाउन मन लाग्यो डराई डराई होइन दिल खोली लाउन मन लाग्यो रङ्गी सङ्गी साडी अनि चोली लाउन मन लाग्यो वा डराई डराई होइन दिल खोली लाउन मन लाग्यो सङ्गी साडी अनि चोली लाउन मन लाग्यो स्वर श्रृङ्गार गर्दा पनि के के नपुगे जस्तो लाग्छ सुन्नुहोस् है स्वर श्रृङ्गार गर्दा पनि के के नपुगे जस्तो लाग्छ साँच्चै मलाई शिरमा अब होली लाउन मन लाग्यो वा साँच्चै मलाई अब शिरमा होली लाउन मन लाग्यो डराई डराई होइन दिल खोली लाउन मन लाग्यो रङ्गी सङ्गी साडी अनि चोली लाउन सुन्न मन लाग्यो सरू भण्डारी शुक्रनगर चितवनबाट यो मुक्तक पठाउनु भएको सरजी धेरै धेरै धन्यवाद छ यो मिठो मुक्तको लागि कोही साथी हुनुहुन्छ बर्खामी उहाँसँग कुराकानी गर्छु होला हजुर नमस्ते कहाँबाट को हजुर हुनुहुन्छ मलेसियाबाट सूर्य सूर्य बुढा थकी सूर्यजी के छ के छ खबर बताउनुहोस् एकदमै ठिकै छ हामी पनि एकदम ठिकठाक छ हाम्रो पनि सुरेशजी मौसम बताउनु यति बेला मलेसियाको कस्तो छ एकदमै ठिकै छ आज हल्का पानी परेको थियो है आज ठिकै छ भनौँ ठिकै छ है आज हुन्छ सूर्यजी कार्यक्रममा आउनु भएको छ मुक्तक सुन है यहाँको सुरु गर्नुहोस् जुनलाई सोड जुनलाई सोड या तारालाई सोड जुनलाई सोड या तारालाई सोड कति माया गर्छु संसार तारालाई सोड माया गर्दा गर्दै पराई हुन्थ्यौ त के गरौ जुनलाई सोड या जुनलाई सोड यहाँ तारालाई सोड कति माया गर्थ्यौ संसार सारालाई सोड माया गर्दा गर्दै पराई हुन्थ्यौ त के गरौ तै पनि विश्वास लाग्दैन भने आँसुको धारालाई छोड जुनलाई छोड या तारालाई छोड कति माया गर्थ्यो संसार सारालाई छोड है दिन भएपछि रात भएपछि <laughs> दिन भएपछि रात भएपछि तिमी अर्कैको साथ भएपछि दिन भएपछि रात भएपछि तिमी अर्कैको साथ भएपछि भो रुनु पर्दैन अब तिमी भो रुनु पर्दैन अब तिमी मेरो जिन्दगी बर्बाद भएपछि वा सूर्यजी सुटिन्छौँ है यहाँकै मुक्तक भाषण गरे सुटिन्छौँ सूर्य बुढाथोकी मलेसियाबाट हामीलाई फोन गर्दै हुन्थ्यो त्यति बेला पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको यहाँको लागि खोलिरहेको छु म मुक्तक फटाफट वाचन गर्छु अब मेरो मेरो आफ्नो निशान फरक परेछ मेरो आफ्नो निशान फरक परेछ उनको पनि चाहना फरक परेछ मेरो आफ्नो निशाना फरक परेछ उनको पनि चाहना फरक परेछ कति रुनु अब विगतलाई सम्झी कति रुनु अब विगतलाई सम्झी प्रेम रूपी बहाना फरक परेछ वा प्रेम रूपी बहाना फरक परेछ मेरो आफ्नो निशाना फरक परेछ उनको पनि चाहना फरक परेछ फेसबुक पेजबाट यो मुक्तक मैले उठाएँ राधा घिमिरे बालकुमारी कलेज नारायणगढबाट यो मुक्तक फेसबुक पेजमा पोस्ट गर्नुभएको राजाजी मिठो मुक्तको ल्याइ लागि यहाँलाई धेरै धेरै धन्यवाद है अर्को मुक्तकमा वाचन गर्नुभन्दा अगाडि यति बेला तपाईँ सुनिरहनु भएको छ कार्यक्रम चालन मुक्त थोरै यो मुक्तकमा वाचन गर्छु यति बेला म मुक्तक देख्दैछु यहाँनिर अनेकौँ सपनाहरू बोकिन्छ जिन्दगीमा अनेकौं सपनाहरू बोकिन्छ जिन्दगीमा हिँड्दा हिँड्दै बीच बाटोमै पाइला रोकिन्छ जिन्दगीमा अनेकौं सपनाहरू बोकिन्छ जिन्दगीमा हिँड्दा हिँड्दै बिच बाटोमै पाइला रोकिन्छ जिन्दगीमा यो जिन्दगी अविरल यात्रा न हो यो जिन्दगी अविरल यात्रा न हो कहिले काहीँ त कहिले काहीँ त कहाँ ठोक्किन्छ जिन्दगीमा अनेकौँ सपनाहरू बोकिन्छन् जिन्दगीमा हिँड्दा हिँड्दै बिच बाटोमै पाइला रोकिन्छ जिन्दगीमा जय चिन्तन मगर जय चिन्तन घरती मगर रोल्पा तर हाल दुबईबाट यो मुक्तक फेसको पेजमा पोस्ट गर्नुभएको मुक्तकलाई धन्यवाद जयजी यो मुक्तकलाई अर्को मुक्तक पनि म यहाँनिर वाचन गर्छु अर्को मुक्तक छ यति बेला भाषण गर्दैछु अर्को मुक्तक म यति बेला अपेक्षा लामिसानेको मुक्तकमा देख्दैछु जिन्दगीमा हिँड्दा हिँड्दै यात्रा तोड्नेसँग जिन्दगीमा हिँड्दा हिँड्दै यात्रा तोड्नेसँग दो बाटोमा दोमन गरी बाटो मोड्नेसँग जिन्दगीमा हिँड्दा हिँड्दै यात्रा तोड्नेसँग दो बाटोमा दोमन गरी बाटो मोड्नेसँग कुनै तयार हुन्छ होला सँगै जिउन अब कुनै तयार हुन्छ अब सँगै जिउन सँगै कुनै तयार हुन्छ होला सँगै जिउन अब दिलमा एउटा राखी अन्तै नाता जोड्नेसँग वा जिन्दगीमा हिँड्दा हिँड्दै यात्रा तोड्नेसँग दोबाटोमा दोमन गरी बाटो मुड्नेसँग अपेक्षा धन्यवाद दिन चाहन्छु भर्तुबाट फेसबुक पेजमा पोस्ट गर्नुभएको कोही साथी हुनुहुन्छ सम्पर्कमा हेलो हेलो हजुर नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ सायद चिन्नुपर्ने बसुलीतिर बाटो हुनुपर्छ सायद रामु चौधरी रामुजी के छ खबर एकदम हामी पनि एकदम ठिकठाक छ हामीलाई पनि ठिकठाक छ हुन्छ रामुजी ढिला नगरौँ मुक्तक नै सुनौ है आज सुरु गर्नुहोस् तिमी बन गजलकार म बन्छु कलाकार तिमी बन गजलकार म बन्छु कलाकार भ्यालेन्टाइन हो हाम्रो खुसीको संसार Mhm. तिमी बन गजलकार म बन्छु कलाकार भ्यालेन्टाइन हो हाम्रो खुसीको संसार जुनीभरि साथ देउला निकाली जुनीभरि साथ देउला निकाली यही त हो हाम्रो प्रेम गर्नेको उपहार तिमी बन गजलकार म बन्छु कलाकार यही त हो हाम्रो प्रेम गर्नेको उपहार यही त हो हाम्रो प्रेम गर्नेको उपहार यही त हो हाम्रो प्रेम गर्नेको उपहार रामजी ठिक छ त्यो दिन चाँडै आउँदैछ शुभकामना यहाँलाई है हस् ठिक छ राम्रो आइएमलाई फोन गरिदिन्थ्यो हसुलीबाट पालो तपाईँको सुन्न छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो यहाँको लागि मैले खोलिरहेको छु मुक्तक म फटाफट वाचन गर्नतर्फ लाग्छु म धेरै समय लिन चाहन्न त्यो कारणले गर्दा तिमीलाई छोई आउने बतासले रुवायो तिमीलाई छोइ आउने बतासले रुवायो पुर्याइदियो विगतमा अनि इतिहासले रुवायो तिमीलाई छोइ आउने बतासले रुवायो पुर्याइदियो विगतमा अनि इतिहासले रुवायो थाहा छैन देखेका सपना कता छुटे थाहा छैन देखेका सपना कता छुटे आज तिनै सपना खासले रुवायो वा आज तिनै सपना खासले रुवायो तिमीलाई छोइ आउने बतासले रुवायो पुर्याइदियो विगतमा अनि इतिहासले रुवायो अझै भुषाल फलेवास देवी स्थान सात पर्वत तर हाल दस शिव मन्दिर टोल चितवनबाट यो मुक्तक फेसको पेजमा पोस्ट गर्नुभएको धन्यवाद दिन चाहन्छु अर्को मुक्तक लिन्छु फुल पहिल्यै टिप्छु भन्थ्यो काँडा टिपेर देखाऊ फुल पहिल्यै टिप्छु भन्थ्यो काँडा टिपेर देखाउ सक्छौ भने आफ्नो नाम पानीमा लेखेर देखाऊ वा फुल पहिल्यै टिप्छु भन्थ्यौ काँडा टिपेर देखाउ सक्छौ भने आफ्नो नाम पानीमा लेखेर देखाऊ अरे जगतमा पाइला पाइला पहिल्यै टेक्सु भन्थ्यौ नि अरे जगतमा पाइला पहिल्यै टेक्सु भन्थ्यौ नि लौ त अब गगनमा पाइला टेकेर देखाऊ वा लौ त अब गगनमा पाइला टेकेर देखाऊ फुल पहिल्यै टिप्छु भन्थ्यो काँडा टिपेर देखाऊ सक्छौ भने आफ्नो नाम पानीमा लेखेर देखाउ कत्रो चुनौती कोही साथी हुनुहुन्छ सम्पर्कमा यो मुक्तक मैले वाचन गरेँ डिबी घायल रोल्पा र हाल मलेसियाबाट फेसबुक पेजमा पोस्ट गर्नुभएको कोही हुनुहुन्छ सम्पर्कमा उहाँको आवाज कार्यक्रममा मिसाउँछु हेलो हजुर नमस्ते कहाँ को बोल्दै हुनुहुन्छ गैराकोटबाट सोरु चापागाई सरुजी के छ गैराकोटतिरको खबर हाम्रो पनि सब ठिकठाक छ ज्ञानेन्द्रको पनि सब ठिक छ मेरो पनि सब ठिकठाक छ अनि सरजी हुन्छ कार्यक्रम आउनु भएको छ मुक्त के सुन है सुरु गर्नुहोस् उसकै तस्बिर आज किन पास भएको छ उसकै तस्बिर आज किन पास भएको छ विगतका यादहरू यति खास भएको छ एक तमासले धर्कन धर्किन्छ उसकै लागि एक तमासले धर्कन धर्किन्छ उसकै लागि बारम्बार निस्किकै आवाज भएको छ किताब आज पास भएको छ विगतका यादहरू यसरी खास निकै मिठो मुक्तिक विगतका यादहरू हस् हुन्छ सरोजी कार्यक्रममा आउनुभयो मिठो मुक्तिक वाचन गर्नुभयो कार्यक्रममा आउँदै गर्नुहोला छुट्टिन्छ है सरोज तपाईँकै हामीलाई गैराकोटबाट फोन गर्दै हुन्थ्यो बालु तपाईँको कुन्नी कुन्नी किन तिमी तिम्रा याद घरिघरि आउँछ कुन्नी किन तिम्रा याद घरिघरि आउँछ बोल्छु भन्छु हजार याद वरिपरि आउँछ कुन्नी किन तिम्रो याद घरिघरि आउँछ भुल्छु भन्छु हजार हजार याद वरिपरि आउँछु राति सपनीमा सधैँ समीपमा हुन्छौ तिमी राति सपनीमा सधैँ समीपमा हुन्छौ तिमी फोटो सपना यस्ता घटना वरि घटना परिपरि आउँछ कुन्नी किन तिम्रो याद घरिघरि आउँछ बोल्छु भन्छु हजार याद वरिपरि आउँछ धन्यवाद दिन चाहन्छु सुमिश्वती भरतुरबारबाट फेसबुक पेजमा पोस्ट गर्नुभएको शून्य छपन्न पाँच छब्बिस एक छयासी तपाईँले डायल गर्दै गर्नुहोला कार्यक्रम चारलाई मुक्त सुनिरहनु भएको छ यो बिचमा एउटा सुन्दर आवाज अगाडि सार्दैछु कति ओरै हुन्छ कति परै हुन्छ कति ओरै हुन्छ कति परै हुन्छ सुधारिन खोजे पनि भरि सुधारिन खोजे पनि बारम्बारै हुन्छ कति ओरै हुन्छ कति परै हुन्छ सुधारिन खोजे पनि बारम्बारै हुन्छ गल्ती सबको हुन्छ यहाँ फरक यति हो गल्ती सबको हुन्छ गल्ती सबको हुन्छ यहाँ फरक यति हो कतै ओरै हुन्छ कति परै हुन्छ सुधारिन खोजे पनि बारम्बारै हुन्छ गल्ती सबको हुन्छ यहाँ फरक यति हो धेरै बोल्नेको धेरै कम बोल्नेको थोरै हुन्छ वा धेरै बोल्नेको धेरै कम बोल्नेको थोरै हुन्छ कति ओरै हुन्छ कति परै हुन्छ सुधारिन खोजे पनि बारम्बारै हुन्छ मुक्तक मैले उठाएँ सबिना अधिकारीको मुक्तक क्षेत्रबाट फेसबुक पेजमा पोस्ट गर्नुभएको सबिनाजी मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद है यहाँलाई कार्यक्रम सारलाई मुक्तक तपाईँले सुनिरहनु भएको छ पक्कै मात्रै रेडियो सुन्दै हुनुहुन्छ भने फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेगार्स र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो दुर्गतारा डट कम अथवा न्युज चितवन डट कम मार्फत यहाँले संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ छ छपन्न पाँच छब्बिस एक छयासी कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ हेलो हेलो हेलो कोही हुनुहुन्छ उहाँको आवाज सुन्न सकिरहेका छैनौँ सायद हामीलाई रेडियो सुनाउँदै हुनुहुन्छ उल्टै <laughs> कार्यक्रम चारलाई मुक्तक सुनिरहनु भएको छ उल्टै रेडियो सुनाइदिनु भयो धन्यवाद यहाँलाई चारलाइन मुक्तक सुनिरहनु भएको छ शून्य छपन्न पाँच छब्बिस एक छयासीको यहाँको लागि यो बाटो मैले खोलिरहेको छु तपाईँ आउनुहोला फुल दिएर मन दिएर फुल दिएर मन दिएर लाग्यो खुसी धन दिएर फुल दिएर मन दिएर लाग्यो खुसी धन दिएर पहिला म जस्तै थिएँ ठिकै थियो पहिला म जस्तो थिएँ ठिकै थियो बनायो फेरि पागल जीवन दिए पागल जीवन दिएर फुल दिएर मन दिएर लाग्यो खुसी धन दिएर डिबी घाल रोल्पा तर हाल मलेसिया मुक्तक मैले वासन गरिसकेको थिएँ क्यारे कोही साथी हुनुहुन्छ उहाँको आवाज कार्यक्रममा मिसाउँछु होला हो हेलो हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ नारायण घाटबाट नाम भन्नुहोस् तपाईँको शर्मिला शर्मिला ए नानघाट नानघाट पुलचोकबाट हामीलाई फोन गरिदिन्थ्यो शर्मिला शर्मिलाको पछाडि के हो शर्मिला शर्मिला परियार अनि शर्मिला के गर्नुहुन्छ यहाँले पढ्नुहुन्छ कहाँ कति पढ्नुहुन्छ ए दसमा पढ्नुहुन्छ है हुन्छ शर्मिला कार्यक्रममा आउनु भएको छ मुक्त कतिको है यहाँले त्यो प्रयास गर्ने मान्छे नै जिन्दगीमा सफल हुने हो है जसो प्रयास गर्नु गर्नुभएको छ यहाँको प्रयास सोच्छु त्यसमै मुक्तक सोच्छु सुरु गर्नुहोस् सोचे भन्थे सोचे सोचे भन्थे छाडा जस्तो सुन्न सकिने हेलो हजुर शर्मिलाजी शर्मिलाजी हुनुहुन्थ्यो तर उहाँको <laughs> एक लाइन मात्रै एक लाइन मात्रै सुनाएर गइसक्नु भयो हामी तपाईँसँग अनुरोध गर्छौँ बिन्ती गर्छौँ तपाईँसँग मुक्तक छैन भने नआउनुहोला बस सुनेर साथ दिनुहोस् न है कार्यक्रम तपाईँ सुन्नुहोस् मुक्तक लेख्ने प्रयास गर्नुहोस् आगामी दिनमा तपाईँका मुक्तक पक्का पनि निखारिनेछ त्यसपछि तपाईँका मुक्तक यदि चारलाई हरफको यदि भयो भने चार लाइनको भयो भने मात्रै तपाईँ कार्यक्रममा सहभागिता जनाउनु होला त्यो कारणले गर्दा मुक्तक धेरै साथीले मुक्तक सुनाउनुको लागि ट्राई गरिराख्नु भएको हुन्छ त्यो कारणले गर्दा अरूलाई पनि अप्ठ्यारो पर्न सक्छ है <laughs> गल्ती बोलेमा माफी चाहिँ कोही हुनुहुन्छ होला हो हजुर नमस्ते हजुर नमस्ते कहाँबाटको बोल्नुहुन्छ अशोक कडेल भरतपुर अशोक कडेल भरतपुर अशोकजी हजुर के गर्नुहुन्छ यहाँले एक्जाम दिएर बसेको एक्जाम दिएर बस्नु भएको पहिलोपट्टि कार्यक्रममा सहभाग थिएँ कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ पढाइलाई कहाँ पुर्याएर रोक्नु भयो अरे है एक्जाम दिएर बस्नु भएको हुन्छ अब अशोकजी मुक्तक लेखिन्छ भनेपछि हल्का सुरु गरौँ न मुक्तक सुरु गर्छ है सुरु गर्नुहोस् आमासँग छोरो टाढिन्छ बिहेपछि आमासँग छोरो टाढिन्छ बिहेपछि मन्दिर जस्तो घर भाडिन्छ बिहेपछि आमासँग छोरो टाढिन्छ बिहेपछि मन्दिर जस्तो घर भाडिन्छ बिहेपछि तत्तर मम चल्दा सासु र बुहारीमा तत्तर मम चल्दा सासु र बुहारीमा मझेरीमै किला गाडिन्छ बिहेपछि आमासँग छोरो टाढिन्छ बिहे झगडा र कलह भन्दा झगडा र कलह भन्दा छुट्टिन्छु रे भन्छ छोरो भएको जाय जेथा भाडिन्छ बिहेपछि आमासँग छोरो टाढिन्छ बिहेपछि मन्दिर जस्तो घर भागिन्छ बिहेपछि यसको सुनौ उसको सुनौ सुन्नु दुइटै पर्यो यसको सुनौ उसको सुनौ सुन्नु दुइटै पर्यो बाध्यताले जन्म गरेर छाडिन्छ बिहेपछि आमासँग छोरो टाढिन्छ बिहेपछि कतिले त भोग्नु भयो कतिले त भोग्नु भयो कतिले त भोग्नु होला बस्ती बस्दा एउटा संसार ओझारिन्छ बिहेपछि आमासँग छोड टाढिन्छ बिहेपछि मन्दिर जस्तो घर भरिन्छ बिहेपछि ओके धन्यवाद सुखजी हजुर हुन्छ मुक्तको सार हरफ मात्रै हुन्छ यहाँले गजल भाषण गर्नुभयो है <laughs> हुन्छ अशोकजी आगामी श्रृङ्खलामा आउँदा मुक्तक नै वाचन गर्नु होला है गजल कार्यक्रम अरू पनि छ है अशोक कनेल हामीलाई भरतपुरबाट फोन गर्दै तपाईँसँग मुक्तक छ भने मात्रै फोन गर्नु होला मैले बारम्बार यहाँलाई अनुरोध गरिरहेको कुरा विश्वासघात हुन्छ प्रेममा अनि बेहाल हुन्छ मान्छे विश्वासघात हुन्छ प्रेममा अनि बेहाल हुन्छ मान्छे लुटपाट हुन्छ प्रेममा अनि कङ्गाल हुन्छ मान्छे वा विश्वासघात हुन्छ प्रेममा अनि बेहाल हुन्छ मान्छे लुटपाट हुन्छ प्रेममा अनि कङ्गाल हुन्छ मान्छे सपनाको सुन्दर महल भत्केसी जिन्दगी भरकै यहाँ सपनाको सुन्दर महल भत्केसी जिन्दगीभर यहाँ घर न घाटको हुन्छ प्रेममा अनि पागल हुन्छ मान्छे वा घर न घाटको हुन्छ प्रेममा अनि पागल हुन्छ मान्छे विश्वासघात हुन्छ प्रेममा अनि बेहाल हुन्छ मान्छे लुटपाट हुन्छ प्रेममा अनि कङ्गाल हुन्छ मान्छे रमेश केसी काठमाडौँ नेपाल तर यति बेला योकाहामा जापानबाट यो मुक्त फेसको पेजमा पोस्ट गर्नुभएको धेरै टाढाबाट मुक्तक पोस्ट गर्नुभयो निकै आभार रहे तर निकै मिठो मुक्तक वाचन निकै मिठो मुक्तक मैले वाचन गर्ने अवसर पाएँ जस आगामी श्रृङ्खलामा यहाँको मुक्तिक आउनेछ यो अपेक्षा गरेँ मिठो मुक्तिलाई पुनः एकपटक रमेशजी धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को मुक्तिक पनि म यहाँनिर वाचन गर्न चाहन्छु पत्थरलाई देउता ठानी रहे त ठुलो भुल भयो पत्थरलाई देउता ठानिरहे र त ठुलो भुल भयो एक्लो जीवन धनी रहे र त ठुलो भुल भयो पत्थरलाई देउता ठानिरहे र त ठुलो भुल भयो एक्लो जीवन धानी रहे र त ठुलो भुल भयो कपटीहरूको संसारमा मुटु बिक्ने बजारमा कपटीहरूको संसारमा मुटु बिक्ने बजारमा तिमीले आफ्नो मानिरहे र त ठुलो भुल भयो पत्थरलाई देउता ठानिरहे र त ठुलो भुल भयो एक्लो जीवन धनी रहे र त ठुलो हुनुभयो सिद्धार्थ गौतम घोराही दाङ भनेर लेख्नु भएको छ ठेगाना धन्यवाद दिन चाहन्छु सिद्धार्थ गौतम घोराही दाङका साथै फेसबुक पेजमा पोस्ट गर्नुभएको मुक्तक धन्यवाद दिन चाहन्छु अर्को मुक्तक पनि लिन्छु राजेन्द्र बुढा बुढाथोकी भनेर लेख्नु भएको छ आफ्नो नाम तिमीसँगै तिम्रो रङ्गीन संसार छ तिमीसँगै तिम्रो रङ्गीन संसार छ मलाई मलाई भने असल बोतलमै प्यार छ वा तिमीसँगै तिम्रो रङ्गीन संसार छ मलाई भने असल बोतलमै प्यार छ कस्तो रोग लगाएर गयो प्रिय कस्तो रोग लगाएर गयो प्रिय न उखति छ न त यहाँ उपचार छ वा न त उखति छ न त यहाँ उपचार छ तिमीसँगै तिम्रो रङ्गीन संसार छ मलाई भने असल बोतलमै प्यार छ राजेन्द्र बुढाथोकी जैमा कसला जैमा कसला रोल्पा हाल मलेसियाबाट यो मुक्तक फेसको पेजमा पोस्ट गर्नुभएको राजेन्द्रजी मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद कोही हुनुहुन्छ र ज्ञानेन्द्र कोही हुनुहुन्छ है उहाँसँग कुराकानी गर्छौँ हेलो हेलो हजुर नमस्ते नमस्कार कहाँबाट बोल्ने बोल्दै हुनुहुन्छ म एक चितवन ए एक चितवन बहेरीबाट हामीलाई फोन गर्नु शुभ नाम भन्नुहोस् त मेरो नाम विकास चौधरी प्रेम पुजारी विकास चौधरी प्रेम पुजारी ओहो प्रेम पूजा गर्ने दिन आउँदैछ प्रेम पुजारीजी है विकासजी मुक्त कतिको लेख्नुहुन्छ यहाँले है हुन्छ फुर्सदको समयमा लेख्नुपर्छ यी मुक्तकहरू है मनका भावनाहरू पुर्याउनु पर्छ विकासजी मुक्त सुनौ ओके उसको त प्रेमको महल बन्दैछ उसको त प्रेमको महल बन्दैछ मलाई भने याद पल पल बन्दैछ उसको त प्रेमको महल बन्दैछ मलाई भने याद पल पल बन्दैछ तिमीलाई त के नै छ र अन्तै माया सारे छ त्यसैले त सहारा बोतल भन्दैछ हजुर निकै मिठो मुक्तक वाचन गर्ने प्रयास गर्नुभयो है धन्यवाद छ आगामी दिनमा कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला है विकासजी हामीले सैनपुर बहिराबाट फोन गर्ने सवाल माथिका जवाब पनि लिनुपर्छ हामीसँग समय पनि बिस्तारै बिस्तारै सिद्धिरहेको छ एउटा मुक्तक मन लिन्छु यहाँनिर निकै मिठो मुक्तक मैले देखिरहेको छु मेरो कुरा मानिस गुच्चा खेल्दै बसिस मेरो माफ गर्नुहोला मेरो कुरा मानिनस् गुच्सा खेल्दै बसिस जिएम जिएम दिपु दिपेन्द्रको मुक्तक हो मेरो कुरा मानिनस् गुच्सा खेल्दै बसिस पढ्ने बेला पढिनस् गुच्सा खेल्दै बसिस मेरो कुरा मानिनस् गुच्चा खेल्दै बसिस पढ्ने बेला पढिनस् गुच्चा खेल्दै बसिस जहाँ छोरा मुगलान जा धन कमाएर आइज जहाँ छोरा मुगलान जा धन कमाएर आइज गाउँमा के गरिनस् गुच्चा खेल्दै बसिस वा गाउँमा केही गरेनस् गुच्चा खेल्दै बसिस् मेरो कुरा मानिनस् गुच्चा खेल्दै बसिस् पढ्ने बेला पढिनस् गुच्चा खेल्दै बसिस् जिएम दिपु दिपेन्द्र खोल गाउँ पास सर्केना रुकुम तर हाल दिपायलको डोटीबाट यहाँले फेसबुक पेजमा मुक्त पोस्ट गर्नुभएको मुक्तलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु केही मुक्त गर्छ पनि बाँकी छन् अर्को मुक्त म लिन्छु पायल घायल दिप कार्कीको मुक्त हो वनकटवा नौ लालपुरे बाँकी तर हाल अठमल्दो सहरबाट भनेर लेख्नु भएको छ रामको भन्दानी चोखो मन हराएकी छौ रामको भन्दानी चोखो मन हराएकी छौ सुन्दर पाखा फाँट अनि वन हराएकी छौ रामको भन्दानी चोखो मन हराएकी छौ सुन्दर चोखो सुन्दर पाखा अनि फाँट वन हराएकी छौ सुनौ तिमीसित पार्वती भएर के भो सुन तिमीसित पार्वती भएर के भो त पछुताउनु पर्ला मुनाको मदन हराएकी छौ वा पछुताउनु पर्ला मुनाको मदन हराएकी छौ रामको भन्दा चोखो मन हराएकी छौ सुन्दरता सुन्दर पाखा अनि फाँट बन हराएकी छौ मुक्तिको लागि धन्यवाद दिन चाहन्छु घायल दिपकारीलाई सवालमाथिको जवाफ अब मैले फटाफट उठाउन चाहन्छु गएको साताको अन्त्यमा भन्दा पनि त्योभन्दा पनि अगाडिको साता मैले यहाँको यहाँको लागि तिर्साइरहेको सवाल थियो कसले सुन्छ होला दिलको दिलसँग कसले कुरा सुन्छ होला दिलको दिलसँग मैले बुझ्नु पर्थ्यो यो महफिलसँग कसले कुरा सुन्छ होला दिलको दिलसँग मैले बुझ्नु पर्थ्यो यो महफिलसँग यो संसार भुलाउने माया छ मसँग यो संसार भुलाउने यो संसार भुलाउने माया छ मसँग बरु साइनो गाँसे हुन्छ यो सुनिलसँग बरु साइनो गाँसे हुन्छ यो सुनिलसँग यही सवालमाथिको जवाब अब भने म उठाउँछु केही जवाफ लिन्छु त्यसपछि त्यसपछि अरू जवाब म लिन्छु अर्कैसँग नाता जोडेपछि कुरा गर्छौ अर्कैसँग नाता जोडेपछि कुरा गर्छौ यादले तिम्रो यादले तिम्रो सताउन छोडेपछि कुरा गर्छौ अर्कैसँग नाता जोडेपछि कुरा गर्छौ यादले तिम्रो सताउन छोडेपछि कुरा गर्छौ तिम्रो बन्छु तिम्रो बन्छु भने सधैँ पछि लाग्दा पत्याएनौ तिम्रो बन्छु भने सधैँ पछि लाग्दा पत्याइनौ पराईको रातो घुम्टो ओढेपछि कुरा गर्छौ अर्कैसँग नाता जोडेपछि कुरा गर्छौ यादले तिम्रो सताउँदा छोडेपछि यादले तिम्रो सताउन छोडेपछि कुरा गर्छौ अझै भुषालको जवाब धन्यवाद दिन चाहन्छु अर्को जवाब लिन्छु म निर्मल राणाको जवाब हो तिम्रो यादमा नसा लिए रोग होला प्रिय तिम्रो यादमा नसा लिए रोग होला प्रिय तिम्रो बाँच्ने मेरो मृत्यु तिम्रो तिम्रो बाँच्न मेरो मृत्यु संजोग होला प्रिय तिम्रो यादमा नसा लिए रोग होला प्रिय तिम्रो बाँच्ने तिम्रो वचन मेरो मृत्यु तिम्रो वचन मेरो मृत्यु संजोग होला प्रिय मेरो लागि तिम्रो दिल मेरो लागि तिम्रो दिलमा ठाउँ नभए नि मेरो लागि तिम्रो दिलमा ठाउँ नभए नि तिम्रो माया यो तिम्रो माया यो निर्मललाई भोग होला प्रिय तिम्रो लागि यो निर्मललाई भोग होला प्रिय तिम्रो यादमा नसालिए रोग होला प्रिय तिम्रो बाँच्न तिम्रो वचन मेरो मुटुको मेरो मृत्यु संजोग होला प्रिय धन्यवाद दिन्छु तपाईँलाई केही जवाफ अझ बाँकी छन् त्योभन्दा अगाडि एउटा सुन्दर आवाज म अगाडि सार्दैछु त्यो सँगैसँगै म यहाँलाई जानकारी गराउन चाहन्छु कपी र कलम पनि यहाँले आफ्नो सँगसँगै तयार गर्दै गर्नुहोला अधर्माना 记得。 हजुर फटाफट म जवाफहरूलाई हालै यहाँनिर अगाडि सार्दैछु मैले संसार भुल्दा सुनिल अन्तै हिँड्छु होला मैले मैले संसार भुल्दा सुनिल अन्तै हिँड्छु होला पैसा पैसा हुँदा जवानीको माया किन्छु होला मैले संसार भुल्दा सुनिल अन्तै हिँड्छु होला पैसा हुँदा जवानीको माया किन्छु होला के प्यार गरौँ यार के प्यार गरौँ यार स्वार्थी छ दुनियाँ भन्छन् के प्यार गरौँ यार स्वार्थी छ दुनियाँ भन्छन् शत्रु हाँस्ने कुरा काट्ने बाटो दिन्छौ होला मैले संसार भुल्दा सुनिल अन्त हिँड्छौ होला पैसा हुँदा जवानीको माया किन्छौ होला धन्यवाद दिन चाहन्छु जवाबको लागि सबिना अधिकारीको जवाब हो डिभी अप्सन घायलको जवाब लिन्छु यहाँनिर साइनो गाँस्नेहरू धेरै हुन्छन् सुनिल साइनो गाँच्नेहरू धेरै हुन्छन् सुनिल बिच बाटोमा छोड्नेहरू धेरै हुन्छन् सुनिल तपाईँ किन हतार गर्नुहुन्छ यार साइनो गाँच्न तपाईँ किन हतार गर्नुहुन्छ यार साइनो गाँच्न दुःख पर्दा हाँस्नेहरू धेरै हुन्छन् हो साइनो गाँच्नेहरू धेरै हुन्छन् बिच बाटोमा छाड्नेहरू धेरै हुन्छन् जवाफको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु रोल्पा हाल मलेसिया धेरै मुक्तक बाँकी रहे बाँकी रहेका मुक्तक मुक्तका आगामी श्रृङ्खलाहरूमा क्रमीसँग भाषण गर्दै जानेछौँ अन्त्यमा आएका छौँ त्योभन्दा अगाडि म सवाल राख्दैछु कपी र कलम यहाँले तयार पारिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साथीको लागि यो सुनिलको व्यक्तिगत सवाल तपाईँको लागि जवाफ दिनको लागि यहाँलाई सहज रहनेछ हेर्दैछु मलाई भेट्न को आउनेछ सवाल ध्यान दिएर टिप्नुहोला साथी हेर्दैछु मलाई भेट्न को आउनेछ र हातमा कसले रातो गुलाब थमाउनेछ हेर्दैछु मलाई भेट्न को आउनेछ र हातमा कसले गुलाब थमाउनेछ त्यही दिनको प्रतीक्षामा छु म पनि त्यस त्यही दिनको प्रतीक्षामा छु म पनि साँच्चै त्यो साँच्चै त्यो दिन मसँग साँच्चै त्यो दिन मसँग साँच्चै त्यस दिन मसँग को छ साँच्चै त्यस दिन मसँग को छ हेर्दैछु मलाई भेट्न को आउनेछ र हातमा कसले गुलाब थमाउने छ यही सवाल तपाईँको लागि मैले तेर्सएँ यही सवालमाथिको जवाफ र आफूसँग भएका मिठा रसिला मुक्तकलाई चाहनुहुन्छ यो सुनिलको आवाजमा पार्नुहोस् तपाईँले फेसबुक पेज प्रयोग गर्नुपर्ने हुन्छ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास चार लाइन मुक्तक सिएस डबल के मुक्तक सर्च गर्नुहोस् एउटा पेज भेटाउनुहुन्छ लाइक गर्नुहोस् र स्ट्याटस कमेन्ट बक्समा आफ्नो जवाफ र मुक्तकहरू पोस्ट गर्नु होला धेरै मुक्तक बाँकी रहे सबैसँग माफी चाहन्छु सम्पर्क आउनु सबैलाई धन्यवाद र जानकारी गराउन चाहन्छु दुई श्रृङ्खला भयो कार्यक्रम ब्लगहरूमा अपलोड गर्न पाइरहेको छैन प्राधिक कारणवश अपलोड गरिनँ त्यो कारणले गर्दा म माफी छ अबबाट आजबाट म फेरि पनि कार्यक्रमलाई अपलोड गर्नेछु चार लाइन मुक्तक डट ब्लग स्पोर डट कम चिसापाई नेपाल डट ब्लग स्पोर डट कम मोहन बिहानी डट ब्लग स्पोर डट कमबाट तपाईँले कार्यक्रम आफूलाई ट्र्याक पनि समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ सम्पर्कमा आएर मुक्तक सुनाउनुहुने मिठो मुक्तक आफ्नै आवाजमा सुनाउनुहुने साथीलाई धन्यवाद फोन सम्पर्कमा आएर आफ्नो मुक्तक वाचन गर्ने प्रयास गर्दा गर्दै पनि सफल नहुनुहुने तपाईँले पनि धन्यवाद सँगै फेसबुक पेजबाट एसएमएसबाट पत्रबाट मुक्तक पठाउने सबैलाई धन्यवाद रेडियो सुन्नुहुने रेडियो सुन्नको लागि अरूलाई सिफारिस गर्नुहुने समग्रमा कार्यक्रमलाई मन पराउनुहुने माया गर्नुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्तक मनलाई सबै आभार मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउँदै तपाईँ र मेरो सामी तथा अझ निकट बनाउन सकेने मेरा आत्मीय साथी ज्ञानेन्द्रलाई प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम चारलाई मुक्त आजको यो श्रृङ्खलाबाट तपाईँकै मुक्त मनको साथी सुनित बिदा हुन्छ नमस्कार यहाँको बाँकी पल शुभ बितोस् शुभरात्रि शुभ सपना